नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सूर्यसँगै उपस्थित भइसकेका छौँ कार्यक्रम देश विदेश लिएर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासमा सदाको मङ्गलबार साँझ पाँच बजेको अर्पण बुलेटिनपछि कार्यक्रम देश विदेश लिएर हामी आउने गर्छौँ तपाईँ कार्यक्रम देश विदेश इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर सुनिरहनु भएको छ कार्यक्रम देश विदेशमा हामीले विशेष गरी रोजगारीको सिलसिलामा विदेश लाग्नुभएका तपाईँ हाम्रै दाजुभाइ दिदीबहिनीहरूका लागि वैदेशिक रोजगार सम्बन्धी ध्यान दिनुपर्ने कुराहरू विदेश जानु अघि र गइसकेपछि पनि बुझ्नुपर्ने आवश्यक कुराहरू प्रस्तुत गर्ने गर्छौँ भने कहिले विदेशमा रहनुभएका र गएर आइसक्नुभएका युवा युवतीहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ गत हप्ता पनि हामीले विदेशमा लामो समय बसेर नेपाल फर्किनुभएका रत्नगरका एक युवासँग कुराकानी गरेका थियौँ आज भने हामीले पृथक रूपमा बेपत्त भएका हाम्रै नेपाली चेलीहरूको बारेमा केही जानकारी गराउनेछौँ कार्यक्रममा यो जानकारी गराउनु पूर्व सुनौ एउटा सुमधुर आवाज Hollywood. आदरणीय श्रोता यो आवाजपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम देश विदेशमा तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हजको कार्यक्रम देश विदेशमा हुनुहुन्छ र तपाईँ यति बेला विश्वको कुनै पनि कुनामा इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर सुनिरहनु भएको छ मैले अघि नै बताइसकेको छु विशेष गरी खाडी मुलुकमा नेपाली चेलीहरू गएर त्यहाँ बेपत्ता हुने गर्छन् र थाहै नभइकन उनीहरू मृत्युको मुखमा पुगेर मृत्युवरण गरेर नेपाल आउने गर्छन् त्यसै कारण हाल नेपालबाट खाडी मुलुकमा गएर कति नेपाली चेलीहरू बेपत्ता भएका छन् यो बारेमा थोरै जानकारी लियौँ खोटाङी कृषिविद मदन राई आफ्नै भान्जी शान्ति राईको कि सास कि लासको खोजीमा लागि परेको दुई वर्ष भएको छ चार वर्ष अघि खाडीको कुवेत पुगेकी शान्ति मार्च दुई हजार एघार यता भने एकाएक सम्पर्कमा आउन छाडे तीन छोरा छोरीकी आमा तिस वर्षीय शान्ति एजेन्टहरूको गोलचक्करमा परेर खोटाङको दिक्तेलबाट कुवेत पुगेकी थिइन् तर सपनाको उनको त्यो संसारमा पछि कहाँ के भवितव्य आइपरेको हो कहीँ कसैलाई थाहा हुन सकेको छैन अहिले मामा मदनसँग आफ्नो भान्जीलाई खाडी पुर्याउने एजेन्टहरू कुमार सिंह राई मनमाया राई र स्याङ्बो शेर्पाको फोन ठेगान मात्रै छ तर आफूले परल मोलमा कुनै एजेन्सीलाई बिक्री गरेकी शान्तिको जीवन मरणबारे यी एजेन्टहरूलाई पनि केही पत्तो छैन दमक भाङबारी घर भएकी कि रोजिना ढुङ्गाना फरवानिया स्थित एक अवावा बुर्का पसलमा काम गर्छिन् पाँच वर्ष अघि कुवेतमा काम गर्दै आएकी हुनाले रोजिना अरबी बोलचालमा पनि पारङ्गत छिन् भाषा र सिप नभइकन खाडीमा नआउनु भनिरहेका बेला उनकी आमा उषा ढुङ्गाना पनि एजेन्टहरूको गफमा बोलेर दस महिना अघि कुवेत आएकी रहेछन् तर एक साता अघि हाउसमेड उषा पुरानो कपिल अथवा मालिकको घरमा पनि छैनन् उनलाई कसको हाउसमेड अफिसमा लगिएको छ त्यो पनि थाहा हुन सकेको छैन रोजिनाले आफ्नी आमाको खबर पत्तो पाउन अहिले अनेक प्रयास गरिरहेकी छिन् तर पनि पत्तो लागिरहेको छैन दिक्तेलकी शान्ति र दम्मकी उषा बारेको यो बेपत्ता सूचना दिन कुवेतमा जाब्रिया स्थित नेपाली दूतावासमा पुग्दा श्रम सहचारी सृजना तिवारीले बेपत्ता आमा दिदी बहिनीको पुरानो सूची नै हातमा थमाइन् कुवेतमा आफन्तहरू बेपत्ता भएको भन्दै दूतावासमा लामो समयदेखि खोजबिनको लागि निवेदन दिनेहरू दर्जनौ पुगेका छन् वर्षा घर भएकी उर्मिला सेङ्गो सिन्धुपाल्चोकी सोनी तामाङ सिन्धुलीकी सूर्यमाया सिङतान मात्रै होइन पूर्ण कुमारी लम्साल फुलमाया गोले पार्वती केसी लामा भवानी चालिसे सोममाया तामाङ अरुणा माझी लक्ष्मी तामाङ रामकुमारी सेताङ सहितको नाम बेपत्ता सूचीमा छ तर कुटनीतिक नियोगले यसरी बेपत्ता रहेका मानिसहरूलाई पहल गरिरहेको त्यहाँ तिवारी बताउँछन् स्थानीय प्रहरी कार्यालय परराष्ट्र मन्त्रालय र सम्बन्ध एजेन्टको हाउसमेट सेन्टरमा बेपत्ता दिदीबहिनीहरूबारे सूचना पठाएका हुन्छौँ श्रम सहचारी तिवारी भन्छन् तर एउटा विषयमा आएर अर्कै हैसियतमा बाहिर काम गर्ने अथवा गैर कानुनी हैसियतमा काम गर्नेहरूको खोजी गराइ माग्न मुस्किल हुन्छ विभिन्न घरमा घरेलु कामदारको दैनिकी खेप्न नसक्दै भागेर आएका अथवा आर्थिक शारीरिक शोषणमा परेर घार गुहार गर्दै दूतावास आएका एक सय चालिस महिलामध्ये दस प्रतिशत आफ्ना एजेन्सी एजेन्टको पत्तो नपाउनेहरू रहेछन् दूतावासको तथ्याङ्कमा सन् दुई हजार एघारको जनवरीदेखि दुई हजार तेह्रको जनवरीसम्ममा दुई हजार पैँसठी नेपाली चेलीबेटी बिचल्ली अथवा अवस्थामा बेहोर्दै नेपाल फिरेका रहेछन् दूतावासको सेल्टर हाउस तथा प्रहरी र घर मुकाम हुँदै नेपाल फिरेका यी मध्ये आधा जतिको आर्थिक सामाजिक हैसियत पनि निकै दयनीय पाइएको छ दूतावासको अनुमानित तथ्याङ्कमा कुवेतमा हाल साठी हजार नेपाली श्रमिक रहेकोमा पैँतिस हजार जति घरेलु कामदार छन् भने यसमा पनि सिन्धुपाल्चोक झापा धादिङ नुवाकोट र सुवाका राई लिम्बू गुरुङ मगर जातिका महिलाहरूको बाहुल्य बढ्दो रहेको छ दूतावासको सेल्टरमा भेटिएका एक सय चालिस महिलामध्ये आधाभन्दा बढीले खाडी मुलुकमा अथवा लेबनान इजरायलको श्रम गोलचक्कर लगाइसकेको देखिन्छ यो भिडमा अविवाहित हाउसमेटहरू बढी जसो लहै लहै र सपनाको दुनियाँमा हराएर आफू खुसी त्यता गएको भेटिन्छ र विवाहितहरू बाध्यता र अनेक परिबन्धमा परेर बाध्यतावश गएको पाइन्छ धनगढी घर भएकी तिस वर्षीय मनमाया गुरुङ साउदी अरेबियाको हाउसमेट रोजगारीबाट एक महिना अघि मात्रै घर फिरेकी थिइन् आफ्ना श्रीमान गणेश गुरुङ कतारमा रोजगारीमा रहेको र गाउँमा रहेको पाँच वर्षीय छोरालाई पढाइ गुनाइ गर्ने पनि केही पैसा जो गर्नुपर्ने भएकोले घर फिरेको केही सातामै उनी कुवेत आएकी रहेछन् त्यहाँ आइसकेपछि घर बेटीको कुटपिट सहनै सकिएन त्यही भएर काममा गएको आठ दिनमै आएको मनमायाले बताइन् समस्या एक दुई होइन अनन्त छन् घरेलु कामदारको दैनिकीमा कहिले महिनौ र वर्षौँसम्म कहीँ कतै खबर गर्न नसकिने दुःखद स्थिति पनि हुँदो रहेछ जस्तो सिन्धुपाल्चोक जलबिरेकी एक्काइस वर्षीय तारा नेपाली आएको पाँच वर्षसम्म बेपत्ता झैँ बनिसिन् अरबी मालिकको घरबाट भागेर गत वर्ष माघदेखि दूतावासको सिल्टरमा आएकी उनलाई घर फिर्दा घर फिर्ता गराउने भरमकदुरको प्रयास अहिले जारी रहेको त्यहाँबाट थाहा हुन आएको छ घरेलु कामदारहरूका रूपमा भन्दा सुरक्षित र व्यवस्थित काम रोजेर जानु उपयुक्त हुन्छ अँध्यारो खाडल र असहज अवस्था देख्दा देख्दै जे गरे पनि हुन्छ भन्नु विवेकी कुरा होइन यसकारण सल्लाह खोज्ने दिदीबहिनीहरूमा सहज र असहज दुवै विकल्पको कुरा गर्न कुनै ठाउँमा हिचकिचाउनु हुन्न भनेर तिवारी भन्छन् वास्तवमा नेपाली महिलाहरू लहै लहैमा लागेर पनि विदेशिएको हामीले पाउने गरेका छौँ जसको कारण त्यहाँ भाषाको समस्या र एजेन्टहरूले जुन भनिएको तलब हो त्यो तलब नपाइकन त्यहाँबाट भाग्नुको कारण नेपाली महिलाहरू निकै अप्ठ्यारोमा परेका छन् आदरणीय श्रोता यी बेपत्ता आमा दिदी दिदीबहिनीहरूको कहानीपछि अफगानिस्तानमा पन्ध्र हजार नेपालीको रोजगार गुम्नेवाला भर्खरै तथ्याङ्कबाट थाहा हुन आएको छ र अफगानिस्तान स्थित अमेरिकी सेनाको सहयोगी क्याम्पमा कार्यरत पन्ध्र भन्दा बढी नेपाली कामदारको रोजगार गुम्ने अवस्थामा पुगेको छ अमेरिकी सेनाले दुई हजार चौधको अन्त्यसम्ममा अफगानिस्तान छाड्ने घोषणा गरेकाले उनीहरूका सहयोग रूपमा कार्यरत नेपाली कामदारको रोजगार गुम्ने भएको हो यस विषयमा क्याम्प व्यवस्थापनले नेपाली कामदारलाई जानकारी गराइसकेको छ अमेरिकी सेनाले अप्रिलबाट छाड्न सुरु गर्नेछ यही अप्रिलमा सहयोग गर्ने सेना फर्कने भएकाले बेस क्याम्प पनि बन्द हुने सूचना दिएको छ एक कम्पनीको प्रशासन फाँटमा कार्यरत नेपाली कामदार रामचन्द्र राणामाटले बताए घर फिर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ रोजगारी गुम्ने भएपछि निकै जोखिम लिएर त्यहाँ पुगेका कामदारहरू चिन्तित बनेका छन् अमेरिकी सेनाका तिरासीवटा क्याम्प छन् त्यसमा पन्ध्र हजार नेपाली कार्यरत छन् उनले भने दुई हजार तेह्रको अन्तिमसम्म त्रिपन्न क्याम्पहरू बन्द हुने सूचना नेपालीहरूले पाइसकेका छन् राणाबाट कार्यरत कम्पनीमा मात्रै पैँतिस सय नेपाली छन् सरकारले अफगानिस्तान जान अनुमति दिएको छैन उनीहरू दलाल मार्फत विमानस्थलमा सेटिङ मिलाएर त्यहाँ पुगेका हुन् अमेरिकी सेनाहरू अप्रिल मे जुन जुलाईबाट क्रमशः फिर्ता हुने कार्यतालिका बन्यो कामदारहरूले बताएका छन् जुन क्याम्प बन्द हुन्छ त्यही क्याम्पमा कार्यरत साथीहरू पनि अनिवार्य फिर्ता हुनुपर्छ भाटले भने तर अरू कुन कुन क्याम्प कहिले बन्द हुँदैछन् सूचना उपलब्ध गराइएको छैन राणामा त्यसअघि इराकमा कार्यरत थिए त्यहाँ पनि अमेरिकी सेना फर्किएपछि कटौती परेका उनी तीन लाख रुपियाँ खर्चेर त्यहाँ पुगेका थिए अफगानिस्तानमा धेरै जसो नेपाली कामदार अर्धदक्षको रूपमा कार्यरत छन् उनीहरूले त्यहाँ सामान्यतया सात सयदेखि एक हजार अमेरिकी डलर पाउँदै आएका छन् तीन लाखसम्म खर्चेर दुबईमा चार महिनासम्म बिना काम बसेर त्यहाँ भर्खरै पुगेका कामदारहरू छिट्टी फर्काउनु पर्ने स्थितिले चिन्तित बनेका छन् निकै सङ्घर्षपूर्ण तरिकाले अफगानिस्तान आइपुगेका भर्खर छ महिना हुँदैछ तिन लाख रुपियाँ लगानी भयो सरकारले अनुमति नदिएका कारण दुबईमा दुई महिना त्यत्तिकै बस्नु पर्यो अफगानिस्तानको गजनी स्थित बेस क्याम्पमा कार्य दुर्गा बहादुर घरती छेत्रीले भने खानपान सेवा सुविधा राम्रै छ फिर्ता हुनुपर्ने डरले हामीलाई अत्याएको छ मेरो तलब बाह्र सय डलर छ घरबाट आउन जान टिकट मिल्यो मिल्थ्यो बसोबास पनि सुरक्षित छ अराखाँचीका चिन्तामणि पाण्डेले भने रोजगार गुम्ने सूचनाले चिन्तित बनाएको छ पाँच महिना अघि त्यहाँ पुगेका सुनसरीका गोविन्द राईले सेनाको भित्र बसेर काम गर्दा निकै सुरक्षित भएको बताए वास्तवमा नेपालीहरू जुन सरकारले वैधानिक रूपले त्यहाँ जानलाई रोक लगाए तापनि दलालहरूको जुन मिलाउने प्रवृत्तिबाट त्यहाँ पुगेर पनि राम्रो आम्दानी गरेका नेपालीहरू छन् उनीहरू वास्तवमै त्यहाँ अब नेपालीहरूको ती रोजगार गुम्ने खतरा भएको छ तसर्थ जानु पूर्व त्यहाँ कहिलेसम्म त्यो कम्पनी रहन्छ रहँदैन भनेर बुझेर मात्रै जानु पनि उपयुक्त हुन्छ आदरणीय श्रोता मैले अघि नै बताइसकेँ नेपाली चेलीहरू साथीहरूको कुरामा लागेर जाने गर्दछन् र भाषाको समस्या र त्यहाँको कम्पनी मालिकहरूको चाहिँ चपेटामा परि उनीहरू बेपत्ता भएको थोरै मैले बताएँ र नेपाल सरकारले लिगल्ली रूपमा चाहिँ बन्द गरेको लिगल्ली रूपमा चाहिँ विदेश जानलाई रोक लगाएको देशहरूमा नेपालीहरू भारतको बाटो हुँदै दुबई हुँदै त्यहाँ पुगेर त्यहाँको रोजगार सम्बन्धी विभिन्न माध्यमहरूलाई नबुझ्दा उनीहरूको रोजगारी गुम्ने अवस्था आएको बारेमा मैले जानकारी दिएँ आदरणीय श्रोता तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगै हुनुहुन्छ र तपाईँ यति बेला इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com मार्फत पनि संसारभर सुनिरहनु भएको छ र कार्यक्रमलाई प्रायोजन गरेको छ माउन्टेन सेक्युरिटी सर्भिस खैरानी चार सिनेमा रोज पर्सा पूर्वी चितवनले माउन्टेन सेक्युरिटी सर्भिसमा पर्सा बजारको सिनेमा हल अगाडि रहेको छ र नि शुल्क सेक्युरिटी तालिम विभिन्न भाषाको तालिम प्रदान गर्दै स्वदेश तथा विदेशमा रोजगारीको लागि रोजगार दिइरहेको माउन्टेन सेक्युरिटी सेक्युरिटी सर्भिस कैरानीले जनाएको छ सेक्युरिटी तालिम सञ्चालन भइरहेको छ र गराइन्छ पनि एवं तपाईँ विदेश जाँदै हुनुहुन्छ भने राम्रो परामर्श लिए विदेश पठाउने काम पनि गर्दछ तसर्थ माउन्टेन सेक्युरिटी सप्लायर्सलाई तपाईँले एकपल्ट सम्झनु पर्ने हुन्छ सम्पर्कको लागि शून्य छपन्न पाँच तिरासी छ सय बयालिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न छब्बिस चार सय चौरासी अन्ठानब्बे चार पचपन्न तेइस जिरो पचपन्न अन्ठानब्बे शून्य बयालिस चौतिस नौ सय नौमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ र निशुल्क सेक्युरिटी तालिम तपाईँले प्राप्त गर्न सक्नुहुनेछ कार्यक्रमलाई सहकार्य गर्ने चितवन सेक्युरिटी सप्लायर्सको यो जानकारी सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईँ पनि विदेश जाँदै हुनुहुन्छ वा गएर आउनु भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा सम्पर्क गर्न सक्नुहुनेछ अथवा तपाईँसँग इन्टरनेटको सुविधा छ भने radio Arpan at the rate gmail dot कममा पनि प्रतिक्रिया वा समस्या प्रेषित गर्न सक्नुहुनेछ हवस् त कार्यक्रम सुनेर तिन्जेलसम्म साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद प्राविधिक मित्र सूर्यलाई आभार व्यक्त गर्दै म रवि भट्ट कार्यक्रम देश विदेशबाट बिदा हुन्छु नमस्कार